डाँडा पारीको त्यो गाउँमा मेरी मायालु बस्दछिन् डाँडा पारीको त्यो गाउँमा मेरी मायालु बस्दछिन् कहिले उनी हाँस्दी हुन् कहिले उनी रुदी हुन् कहिले उनी हाँस्दी हुन् कहिले उनी रुदी हुन् उकालेर ओह्राले गर्दै भेडाटारको बसमलैलाई उनको एक्लो जीवनमा मेरै लाग्छ रे आसानी लैलै मेरै लाग्छ रे आसानी लैलै धरनको बजारमा उनलाई लिन म जानेछु आमा बाबुले नदिएमा बगाइ उनलाई ल्याउने छु यो जुनीमा आफूलाई भन्दा मलाई माया घर छेरे लैलै मैले फर्केर नगएमा जवानीमै मर्छ रे लैलै जवानीमै मर्छ लैलै मैले फर्की जानै पर्छ उनको आँसु पुज्नलाई परदेशीको माया सम्झी धुरु धुरु